नमस्कार रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्चको कार्यक्रम युथ क्याफेमा स्वागत छ म वीरेन्द्र यो युवा विशेष कार्यक्रम हो तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा W W W dot radio unity dot com dot एनपीबाट पनि संसारैभरि सुन्न सक्नुहुनेछ कार्यक्रम नियमित रूपमा हरेक शुक्रबार बेलुकी पाँच बजेपछि प्रसारणमा आउने गर्छ कार्यक्रममा हामी युवाहरूसँगको प्रत्यक्ष संवादबाट शिक्षा स्वास्थ्य सूचना विकास रोजगार जनचेतना लागुपद्धा दुर्वेशन कुलत र माया प्रेम लगायत अन्य समसामयिक सन्दर्भ सामग्रीहरूमा जोडिने गर्दछौँ डडेलधुरा जिल्ला आफैमा रोजगारीको स्थितिमा पछाडि परेको जिल्ला हो त्यसमा झन् अपाङ्गता भएका व्यक्तिहरूको स्थितिको बारेमा खासै नजरअन्दाज गर्न सकिने स्थिति भने रहेको छैन अपाङ्गता भएका व्यक्तिहरू कुनै पेसा वा रोजगारीमा लाग्न सक्छन् भन्ने कुराको चेतना कमै मानिसहरूमा मात्रै रहेको पाइन्छ तर अपाङ्गता भएका व्यक्तिहरूले पनि धेरै कामहरू गरेका छन् र उनीहरूले आफूलाई एउटा उदाहरणका रूपमा स्थापित गरेका छन् यस्तै सन्दर्भमा डडेलधुरा जिल्ला स्थित तुफान डाँडामा प्रज्ञा पोल्ट्री फार्म नामक व्यवसाय चलाइरहनु भएका गणेश अवस्थीसँग कुरा गर्न हामी जिल्ला अपाङ्ग कल्याण सेवा समितिको कार्यालयमै पुग्यौं स्वागत छ यहाँलाई कार्यक्रम युथ क्याफेमा धन्यवाद छ आज हामी तपाईँसँग कुरा गर्ने क्रममा चाहिँ जिल्ला अपाङ्ग कल्याण सेवा समितिको कार्यालयसम्म आइपुगेका छौँ र तपाईँले चाहिँ प्रज्ञा पोल्ट्री फार्म भनेर पोल्ट्री फार्म पनि सञ्चालनमा ल्याउनु भएको छ व्यवसाय छ तपाईँको आफ्नै यसको सुरुवात चाहिँ कसरी भयो र कहिले चाहिँ स्थापना गर्नुभयो यो व्यवसायको हजुर यसलाई दुई सालतिर मैले धनगढीमा सुरुवात गरेको थिएँ पोल्ट्री पाँच सौ चल्ला पालेर त्यसपछि दुई हजार सडसठी सालमा डणलधरा आइसकेपछि यहाँ हामी साथीहरू केही साथीहरूले पोल्ट्रीको काम गरिराखेका रहेछन् र साथीहरू धनगढीबाटै व्यवसाय गर्ने उतैबाट दाना चल्ला ल्याउने र त्यति सफल नभएको अवस्था देखियो पछि हामी साथीहरू चार तिन चारजना साथी मिलेर अब हामीले यहीँबाट काम गर्नुपर्छ यहीँको साथीहरूलाई यहीँबाट सेवा दिनुपर्छ भन्ने उद्देश्य राखी सतसट्ठी अठसट्ठी सालतिर प्रज्ञा पोल्ट्री फर्म दर्ता गऱ्यौँ र त्यही मार्फत अहिले हामीले काम गरिरहेछौँ डडेलधुरा जिल्लाको सन्दर्भमा तपाईँ दुई हजार अडसट्ठी सालदेखि चाहिँ पोल्ट्री फार्म चलाइराख्नु भएको छ अहिले चाहिँ तपाईँको व्यवसाय कस्तो चलिरहेको छ त हजुर अहिले सुरुका दिनमा केही अलिकति जटिलता थियो अप्ठ्यारो थियो काम गर्ने क्रममा त्यति बेला हामीसँग गुणस्तरीय चल्ला नपाइनु दानाको सर्टेज हुनु अनि त्यस्तै बजारदेखि लिएर किसानहरूका समस्याहरू सबै समस्या थिए अहिले बिस्तारै गर्दा अहिले हामीसँग दबाईको लागि पनि अप्ठ्यारो नभएको अवस्था चल्लाको लागि पनि भने जस्तो चल्ला हामीले मगाउन सक्ने भएको अवस्था र अब किसान प्लस हामी सप्लायर्सहरू सबैलाई चल्ला दब औषधिदेखि लिएर पोल्ट्री सम्बन्धी सबै अब ज्ञानमा लगभग साठी सत्तरी पर्सेन्ट ज्ञान हासिल गरिसकेको अवस्था हुनाले अहिले लगभग राम्रो अवस्थामा चलिरहेछ मासिक कति जति आम्दानी हुन्छ त सरदर सरदार हाम्रो भन्नुपर्दा अब मैले दुई खाले व्यवसाय गरेको छु एउटा मेरो अवस्थी पोल्ट्री फार्म व्यक्तिगत छ र एउटा प्रज्ञा पोल्ट्री फार्म साझेदारीको हिसाबले चलेको छ त्यही हिसाबले मेरो प्रज्ञा पोल्ट्री फार्मले सरदार अब एक डेढ लाख रुपियाँसम्म मासिक आम्दानी गर्न सक्छ भने उतातिर मेरो आफ्नो व्यक्तिगत फर्मले चालिस पचास हजार मासिक मैले आम्दानी गरिरहेको छु अहिले अनि मैले के पनि गरेको छु भने यतातिर प्रज्ञा पोल्ट्री सप्लायरसम्म मैले आफूले काम गरिरहेको छु आफू त्यहाँ बिजी हुन्छु र मेरो व्यक्तिगत जो फर्म छ आफ्नो त्यो फर्मलाई मेरो म्याडमले ह्यान्डल गरिरहेछन् र उतातिरबाट मलाई राम्रै फाइदा भइरहेछ जे भए पनि घर खर्च राम्रोसँग चलिरहेछ कतिजनाको परिवार हुनुहुन्छ तपाईँ हामी आमा बुवासहित छजना दुईवटा छोराछोरी दुईवटा हामी भाउ दुईवटा आमा बुवा लगायत छजना छौँ र हामी दाई पनि हुनुहुन्छ दाईको परिवार धनगढीतिर बस्छन् हामी एक एउटैमा छौँ त त्यही पनि अब हामी पारिवारिक हिसाबले अलग अलग विषय हुनाले म यतातिरको कारोबार मैले आफ्नै हिसाबले चलाइरहेको छु तपाईँ शारीरिक रूपमा अपाङ्गता भएको कति भयो मेरो उमेर आठ नौ वर्षको उमेरको थिएँ म अहिले चालिस भइसक्यो भनेको एकतिस वर्ष भइसक्यो मलाई शारीरिक अपाङ्गता भएको दुई हजार उन्चालिस उन्चालिस चालिसतिर देखि म अहिले शारीरिक अपाङ्गै अपाङ्गकै रूपमा छु के कारणले चाहिँ भयो कुनै त्यस्तो किसिमको अब सेयर गर्न मिल्छ मिल्छ त्यसमा के छ भने म साधारण ज्वरोबाट सुरुवात भएर भएको अब त्यसलाई पोलियोको हिसाबले भन्नुपर्दा पोलियो नै हो भन्ने हाम्रो हुन्छ नि ग्यास छ र डक्टरले पनि पोलियो नै हो भन्ने त भनेको थिएन तैपनि अब पोलियो नै हो यो किन नलटेको कुनै लडेर पनि होइन चोटपटक पनि लागेको होइन साधारण ज्वरो आएर ज्वरोबाटै त्यो अलिकति जटिल भएर यस्तो भएको भनेपछि कुनै किसिमको त्यस्तो चोटपटक नलागि चाहिँ तपाईँलाई चाहिँ पोलियोको कारणले गर्दाखेरि चाहिँ त्यस्तो शारीरिक दाहिने खुट्टामा चाहिँ अलिकति समस्या भएको रहेछ हो दाहिने खुट्टाको कम्मरनिरको हड्डीमा विचलन आएको छ यो पछि गएर थाहा भयो त्यति बेला थाहा भएको भए यसको उपचार सजिलै रहेछ पछि गएर हड्डी पुरै बिग्रिसकेको अवस्था हुनाले अब त्यसको सम्भव छैन र त्यो चोटपटक नै त्यो भएको हो त्यस्तो तपाईँ अपाङ्गता भएपछि हुन्छ नि अब शारीरिक रूपमा चाहिँ त्यसपछि चाहिँ देखा परेका समस्याहरू केही देखा परे त्यस्तो अपाङ्गता भइसकेपछि सुरु त्यही बेला आठ लगभग म आठ वर्षको थिएँ त्यति बेला आठ वर्षदेखि मैले क्याम्पस एसएलसी पढ्दासम्म मलाई धेरै समस्या भयो अपाङ्गता भइसकेपछि स्कुल पढ्ने क्रममा गाउँमा बस्ने क्रममा साथीभाइहरूसँग खेल्ने क्रममा सबै क्रममा धेरै अप्ठ्यारो भयो र त्यो अप्ठ्यारो लगभग लगभग मलाई दस वर्ष जति अप्ठ्यारो भयो त्योभन्दा पछि गएर केही हदसम्म सामाजिक हुनु पाइयो र त्यसपछि क्याम्पसै लाइफमा जब म अगाडि बढेँ त्यस त्यो त्यो बेलादेखि अलिकति सजिलै छ त्यति अप्ठ्यारो छैन अहिले कति पढ्नु भएको छ तपाईँ तपाईँको शैक्षिक योग्यता मेरो शैक्षिक योग्यता मैले बिबिएस बिएड गरेको छु र एमएड चालु छ यति नै हो एमएड रनिङ गरिरहनु भएको छ कुनै त्यस्तो किसिमको जागिर सागिरमा कहिले त्यस्तो इच्छा भएन तपाईँको मैले सुरुमा जति बेला म क्याम्पसमा बिबिएसतिर पढ्थेँ त्यति बेला इन्ट्रेस्ट नराखेको त होइन त्यति बेला मैले इन्ट्रेस्ट राखेको थिएँ राखिसकेपछि त्यति बेला धेरै समस्याहरू त्यो जागिरको क्रममा पनि धेरै समस्याहरू देखियो कुनै कुनै ठाउँमा म शारीरिक अवस्थामा कमजोर भएकै कारणले ब्याग हुनु पऱ्यो भने कुनै ठाउँमा कहीँनिर ज्याग लाग्ने कुनै ठाउँ त्यस्तो हुने समस्या भइसकेपछि मैले जागिरभन्दा पनि अब स्वरोजगारतिर जान्नुपर्छ भन्ने धारणा राखेर म अलि अहिले अगाडि बढिरहेको छु पक्कै पनि तपाईँले भने जस्तै अब जागिरकै मुख ताकेर त भएन होइन अहिलेको जति पनि युवाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सकेसम्म चाहिँ आफू स्वरोजगार भन्ने आफ्नो आय स्तरलाई चाहिँ आफै चाहिँ कुनै न कुनै किसिमको चाहिँ सिपमूलक कुराहरूमा चाहिँ एडजस्ट भएर चाहिँ आफूलाई चाहिँ त्यसरी अगाडि बढाउँदा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ अरूको जागिरको मुख ताक्नुभन्दा पनि होइन हजुर यो पक्कै हो पक्कै किन पनि हो भने अहिले परिवार धान्नकै लागि पनि जागिरले सफिसियन्ट नभएको अवस्था छ भने अब विदेशी नै क्रममा अब यहीँ हामीले देखिरहेछौँ साथीहरूलाई हामी यो युवाहरूलाई सानोतिनो जब केही जबसम्म दुई चारजनालाई हामी पनि एडजस्ट गर्न सक्छौँ अहिले जुन हिसाबले हामीले यो पोल्ट्री फर्म चलाएछौँ यहाँ काम गर्न उनीहरूले मान्दैनन् र विदेशमा गइसकेपछि त्यही काम गरेर आउँछन् आउँछन् भने त्यो काम आफैले यहाँ सेल्फ आफ्नै उसमा गरेर आफैले सिपमूलक कामहरू आय आर्जनका कामहरू गाउँमै बसेर कृषितिर कृषितिर धेरै लगानी छ सरकारको जग्गा सबै बाँझो भएर बसिरहेको त्यत्तिकै छ पनि त्यहीतिर लगानी गरेर पनि युवाहरूले स्वदेशमै आफ्नै देशमा बसेर स्वरोजगार गर्यो भने देश पनि अगाडि बढ्ने र युवाहरूलाई विदेशभन्दा इज्जत पनि राम्रो कमाइने अवस्था मैले देखेको छु लगभग एकतिस वर्ष हुन थाल्यो तपाईँ शारीरिक रूपमा चाहिँ अपाङ्गता भएको अहिलेसम्म कुनै त्यस्तो किसिमको सहायक सामग्रीहरूको प्रयोग गर्नुभएको छ हजुर पक्कै पनि मैले बिबिएस पास गरेर आइसकेपछि सडसठी सालमा म यहाँ डनलधुरा आइसकेपछि मलाई अछाममा प्लस टू लगभग एसएलसीसम्म हाई स्कुलको एकाउन्ट र प्लस टूमा पनि एकाउन्ट दिने र त्यहाँसम्म पढाउको लागि लगभग जब अफर आयो आइसकेपछि मैले त्यहाँ जानुको लागि तयारी गरेँ तयारी गरिसकेपछि एक दिन अकस्मात मेरो खुट्टामा फेरि समस्या आयो समस्या आइसकेपछि मैले लगभग पन्ध्र दिनसम्म घरबाट बाहिर पनि निस्कन सकिएन त्यही बेला उतातिर टाइम अफ भइसक्यो भएपछि अब यहाँ कसरी हिँड्ने भन्ने हिसाबले मैले बिना लट्ठीको हिसाबले हिँड्यो भने मलाई अप्ठ्यारो हुने पछि गएर त्यो सडसठी सालभन्दा यता आइसकेपछि अहिले म सहायक सामग्रीको रूपमा भाते लट्ठी प्रयोग गरिरहेको छु जस तपाईँ हाते लट्ठीको प्रयोग गरिरहनु भएको छ होइन हुन्छ नि अब कुनै त्यस्तो किसिमको अप्ठ्यारो काम गर्दाखेरि चाहिँ तपाईँले कुनै व्यक्तिको सहारा लिनुपर्छ कि मैले खासै अहिलेसम्म अब ठुलै भारी बोक्ने काम ठुलो ठुलो काममा त अब पर्छ नै उसरी आफ्नो दैनिक काम प्लस आफ्नो जुन मैले काम गरिरहेको छु त्यसमा अर्को मान्छेको सहयोगै लिनुपर्ने त्यस्तो अवस्था देखिँदैन अब बढी नै भयो भने म काम गर्दैन बढी धेरै गरे भयो भने खुट्टाले भ्याउँदैन र भ्याएसम्मको जुन काम छ त्यसको लागि मलाई लट्ठी भएपछि अहिलेसम्म मैले गर्न सकिरहेको छु तपाईँले जुन यो पोल्ट्री फार्म सम्बन्धी चाहिँ व्यवसाय गरिरहनु भएको छ कुनै तालिम लिनु भएको थियो कि यो आफ्नै सो स्पोर्ट रूपमा चाहिँ तपाईँले गरिरहनु भएको मैले यो काम गर्दाखेरि तालिमै त खास पाएन कुनै ठाउँमा त्यस्तो अवस्था त्यति बेला बासठी सालमा कुखुरा सम्बन्धी काममा त्यति सरकारले पनि लगानी गरिरहेको अवस्था थिएन र मैले सुरु गरिसकेपछि जब त्यसमा समस्या आयो कुखुरा पाल्न समस्या आइसकेपछि लम्साल पोल्ट्री फार्म धनगढीबाट म काम गर्थेँ र लम्सालजी अलिकति अनुभवी मान्छे हुनाले उहाँबाटै मैले धेरै रोगको बारेमा सिकेँ उहाँसँगै बस्दाखेरि मैले अनुभव बटोले त्यही अनुभवले अहिले म यहाँ डलन्तरा आइसकेपछि लगभग साथीहरूको जति पनि फर्महरू हामीसँग सम्बन्धित छन् सबैको खोरहरूमा गएर अथवा उहाँहरूले ल्याएको मुर्गा चिर्ने पोस्टमार्टम गर्ने सकेको प्राविधिक सहयोग गर्ने औषधि मुलो लगाए सबै काम गर्ने मैले गरिरहेको छु र त्यसको श्रेय भनेको लम्सालकै पोल्ट्री फर्मबाट मैले पाएको अनुभव हो तपाईँले अपाङ्गता परिचय पत्र त पक्कै बनाउनु भयो होला पक्कै मैले बनाएको छु कुन वर्गको मेरो घ वर्गको छ क ख ग घ गरी चारवटा वर्गहरू छन् त्यसमा अब क र खलाई ख जटिल प्रकृतिको अपाङ्गता भएको अपाङ्गता भएका व्यक्तिहरूले पाउने कार्ड हो भने ग र घमा अलिकति नर्मल खाले जसमा म घ वर्ग अन्तर्गत पढ्छु र मैले अहिले घ वर्गकै अपाङ्गता परिचय त लिएको छु तपाईँ कुनै त्यस्तो किसिमको सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ अहिलेसम्म तपाईँलाई चाहिँ भनौँ न यस्तो समस्या आइपऱ्यो होइन तपाईँलाई चाहिँ त्यो समस्या आउने क्रममा चाहिँ कुनै त्यस्तो किसिमको सरकारी अथवा गैर सरकारी संस्थाबाट कुनै त्यस्तो किसिमको किसिमको सहयोग भएको छ त्यस्तो खासै छैन सर मलाई सहयोगै भन्ने त त्यस्तो छैन तर मलाई अलिकति उत्प्रेरणा गर्ने काम भनेको जिल्ला पाङ कल्याण सेवा समिति डनन्तराले गरेको छ म त्यसको कार्य समिति मेम्बर पनि हो आफू कोषाध्यक्षको विषयमा म काम गर्छु यसले मलाई दुईवटा फाइदा कसरी गरिरहेको छ भने एकातिर सबै अपाङ्गता भएका साथीहरूको बिचमा प्राय गरेर मासिक रूपमा त्यस्तै सप्ताह एक एक सप हप्ताको रूपमा हामी मिटिङहरू हुन्छन् साथीहरूसँग गइया हुन्छ धेरै खाले प्रकृतिका साथीहरूसँग भेट भयो भेट भइसकेपछि क वर्गदेखि लिएर घ वर्गसम्मका धेरै साथीहरूसँग भेट भयो उनीहरूका अनुभवहरू आदान प्रदान भयो उनीहरूसँग र त्यसले गर्दाखेरि आफूमा पनि केही साहस आयो धेरै क वर्गको साथीहरूले पनि धेरै राम्रो काम गरिरहेको अवस्था पाइयो जसलाई हामीले क वर्गमै राखेका छौँ उहाँहरूको हात हात मात्रै चल्छ त्यो हात मात्रै चलेर पनि त्यसबाट त्यसको सिपले उहाँहरूले आफू आफूलाई पाल्न सफल हुनुभएको छ त्यस्तो अवस्था पनि पाएँ मैले त्यस्तै ग घ वर्गका साथीहरूसँग पनि अनुभव बटुल्नु पाएँ भने उतातिरबाट मैले केही काम गर्ने जागर थपियो ममा र दोस्रो कुरो सरकारी स्तरमा अपाङ्गता अपाङ्गताकै कारण अथवा यो कार्य समितिको हिसाबले म सबै कार्यालयसँग टच हुन हुने मौका पाएँ र यसले गर्दाखेरि कार्यालयका कार्यालय प्रमुखज्यूहरू र अन्य सरकारी स्तरमा काम गर्ने कर्मचारीज्यूहरूबाट पनि मैले केही उत्प्रेरणाका का पाएको छु आर्थिक रूपमा नभए पनि नैतिक रूपमा र एउटा उत्प्रेरकको रूपमा उहाँहरूले पनि मलाई धेरै काम गर्नुभएको छ तपाईँले हुन्छ नि अब अहिलेसम्म जीवनमा चाहिँ भोग्नु परेको मुख्य मुख्य समस्याहरू के के हुन् त्यो समस्यालाई चाहिँ कसरी समाधान गर्नुभयो तपाईँले मैले खासै भन्दा मेरो परिवारबाट मलाई सहयोग राम्रै सहयोग भएको हो सुरुकै दिनदेखि अहिलेसम्म पनि सहयोग छ त्यो क्रममा मैले दस क्लास पढ्दासम्म त त्यस्तो समस्या भएन सामाजिक समस्या हो घरको समस्या खासै भएन पछि क्याम्पस लेभलमा गइसकेपछि क्याम्पसमा गइसके पश्चात मलाई कस्तो भयो भने क्याम्पसमा पढ्दाखेरि लगानीको क्रम अलिक बढ्ने बढ्ने भयो मैले जब खोज्ने प्रयास गरेँ जब पनि मैले त्यति बेला सरकारीको लागि ताकेको थिएन प्राइभेटमा जस्तो बोर्डिङतिर बोर्डिङतिरसम्म पढाउन सकिने अवस्था त्यो बेला आफ्नो मैले उतातिर पनि खोजेँ खोजिसकेपछि त्यहाँ मैले जब पाउन सकिनँ मलाई बोलाउने भयो बोलाइसकेपछि यसो प्रिन्सिपलले मलाई हेर्ने भयो हेरिसकेपछि दोस्रो दिन अहिले छैन पछि गरौँला भन्ने शब्दहरू धेरैचोटि आए त्यो एकातिर बिबिएस पढ्दाको अवस्थामा पनि आयो भने जब मैले एमबिए जोइन गरेँ एमबिए मैले गर्न सकेन कारण के थियो भने त्यति बेला आर्थिक अवस्था एकदम कमजोर भइसकेको घरको लगानी गर्न सक्ने अवस्था घरबाट भएन मैले त्यति त्यो बेला पनि प्रयास गरेँ प्रयास गरिसकेपछि त्यहाँ पनि मैले सफल भएन मैले आफ्नो आर्थिक अवस्था अलिकति बढाउन सकिने कहाँबाट पनि पाएन नपाइसकेपछि मैले एमबिएस पढाइ जोइन धनगढी जोइन गरेको थिएँ त्यो मैले छोड्नु पऱ्यो बिचमै बिचमै त्यसलाई छोडेँ छोडिसकेपछि अब यसलाई यो कसरी गर्ने त यो सम्भव भएन भनेर आफूलाई लागिसकेपछि अनि मैले आफूले एउटा बोर्डिङ खोलेँ शान्तिन लगानी गरेँ लगानी पार्टनरमा खोलेँ साथीहरूसँग पार्टनर गरेँ र लगानी त्यसमा अब कमै भए पनि हुने दस हजार लगानी गरेर मैले बोर्डिङ खोलेको थिएँ अनि त्यो खोलेँ त्यो खोलिसकेपछि यो फर्म पनि त्यही जुन हिसाबको मलाई अप्ठ्यारो त्यो परेको थियो त्यति बेला त्यही हिसाबले मुर्गा फर्मतिर पनि लागे लागिसकेपछि त्यही त्यति बेला मलाई बोर्डिङमा टिचिङ पाइया भयो सायद म यहाँ पुग्थेन अहिले म त्यही काम गरिरहेको थिएँ यो ठाउँ पुग्ने थिएन त्यो बेला केही नपाएर जब पढाइ पनि छोड्नुपर्ने परिस्थिति मेरो आयो त्यसपछि मैले अहिले यो काम पनि सिकेँ काम पनि अगाडि बढाइरहेको छु अहिले जे भए पनि ठिकै ठाउँमा छु जस्तो लाग्छ मलाई पक्कै पनि यहाँले भने जस्तै अब समस्या भन्ने कुरोहरू मान्छेको जीवनमा आउँछ नै होइन तर अब त्यो समस्यालाई कसरी चाहिँ समाधान गर्ने र कसरी चाहिँ आगामी जीवनलाई चाहिँ एकदमै सकारात्मक ढङ्गले चाहिँ अगाडि बढाउने भन्ने कुरा आफ्नो हातमा हुन्छ होइन त हुन्छ पक्कै पक्कै यो के हुने रहेछ भने मान्छे सधैँ पोजिटिभ भएरै बस्नुपर्ने रहेछ मान्छेको जीवनमा उतार चढाव त धेरै आउँछन् समय समयमा आइराख्छन् र त्यो जति पनि अप्ठ्यारो आउँछ त्यो अप्ठ्यारोलाई पोजिटिभ रूपमा लिएर अगाडि बढ्यो भने मान्छे सफल हुँदो रहेछ पक्कै पनि अगाडि बढ्दो रहेछ यदि अलिकति कहीँनिर असफलता भयो अलिकति निराशापन आयो भने त्यति बेला मान्छेले नेगेटिभ आफूलाई नेगेटिभतिर लग्यो त्यसलाई पोजिटिभ बनाउन सकेन आफ्नो व्यवहारलाई आफ्नो सोचलाई बनाउन सकेन भने कहिले पनि सफल हुँदैन भन्ने जस्तो लाग्छ मलाई र आफूलाई कहिले पनि पोजिटिभ नै बनाउनुपर्छ भन्ने मेरो आफ्नो मान्यता छ व्यक्तिले बढी जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ भनौँ न अब साथीभाइहरूबाट नै पनि उनीहरू चाहिँ हेलित हुने होइन त्यस्तो खालको अवस्थाहरू पनि हुन्छ तपाईँको चाहिँ अनुभव के छ यसमा यसमा मलाई के छ भने अपाङ्गता भएका व्यक्तिहरू आफ्ना साथीहरू साथीभाइबाट भन्दा पनि पहिलो स्टेपमा घरबाटै पीडित छन् घरभित्रबाटै अभिभावकबाटै सबैभन्दा बढी पीडित छन् र साथीभाइहरूबाट पनि छन् समाजबाट छन् संस्कार संस्कृतिहरूबाट छन् सबै ठाउँबाट पीडित छन् र यो यसको अवस्था पाँच सात वर्ष अगाडिको भन्दा अहिले केही भिन्न भएको छ अलिकति सबैमा सोच अलिकति राम्रो आएको छ र हाम्रो मान्यता अहिले पनि के छ भने जसरी जिल्ला अपाङ कल्याण सेवा समितिको हिसाबले हामीले धेरै ठाउँमा कार्यक्रम गऱ्यौँ गाविसतिर गयौँ यताउता गइसकेपछि हामीले केसम्म पायौँ भने अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई भित्र राखेको अवस्था बाहिर ल्याउन नचाहेको अपाङ्गता भएको व्यक्तिलाई अनि अपाङ्ग परिचय पत्र बनाइदिनुहोस् न भन्दाखेरि होइन अपाङ्गता भएर अपाङ्गतामा अहिले हामीलाई नहाल्नुहोस् भन्नेसम्म अभिभावकहरूले कुरा गरेको अवस्था त्यतिसम्म पनि पाइयो पाइसकेपछि अब अहिले के लाग्छ भने यो सामाजिक विकास जसरी भइरहेछ त्यसरी नै अपाङ्गताकोलाई हेर्ने दृष्टिकोणमा परिवर्तन त भएको छ तर न्यून रूपमा एकदमै हामीले यसलाई सकारात्मकै त भन्नु मिल्दैन तैपनि आशा लाग्दो हिसाबले केही परिवर्तन आएको छ अलिकति चेन्ज चाहिँ भएको छ अब तपाईँको अपाङ्गता सम्बन्धी विभिन्न किसिमका नीति नियम कानुनहरू बनाए हुनाले होइन अब त्यस्तो किसिमको अलिकति चेन्जेस चाहिँ हामीले देखिरहेछौँ तर जति हुनुपर्ने हो त्यो खालको चाहिँ अझै पनि छैन नीतिको रूपमा नेपालले राम्रै नीति बनाएको छ अपाङ्गताको क्षेत्रमा दुई हजार उन्चालिस सालदेखि नीति अगाडि बढायो अपाङ्गताको क्षेत्रमा र अहिले आएर यो जो संविधान बनेको छ दुई हजार बहत्तरको यसमा त लगभग राम्रै प्रावधानहरू अपाङ्गता सम्बन्धी ल्याएको छ सरकारले र यसको कार्यान्वयन पक्ष अझै पनि यसलाई पोजिटिभली लिएको छैन कार्यान्वयन पक्षले हामीले प्रयास धेरै गरेका छौँ कार्यान्वयन पक्षमा जाँदाखेरि संविधानले बोलेको कुरो पनि उसले मानिरहेको छैन अनि नीति निर्देशनमा उल्लेख भएको कुरा पनि मानिरहेको छैन त्यसलाई टच गर्न खोजिरहेछ किनभने उसलाई पनि समस्या छ टच नगरेको खण्डमा टच गर्न खोज्ने तर पूर्ण रूपमा पालन उसले नगर्ने त्यसलाई लागु नगर्ने अवस्था छ र यसमा अब हाम्रो वकालत कतिको रहन्छ अनि यही वकालतको आधारमा भविष्यमा कार्यान्वयन पक्ष पनि सबल होला भन्नेमा हामी आशावादी छौँ अनि अर्को कुरा अब सरकारले युवा कृषि नीति अन्तर्गत विभिन्न कृषि सम्बन्धी ऋणहरू पनि दिने व्यवस्था यस्तो किसिमको प्रावधानहरू पनि छ होइन तपाईँले चाहिँ यो ऋणको ऋण लिएर चाहिँ आफ्नो व्यवसायलाई सुरु गर्नुभएको कि आफ्नै सोलगानीमा हजुर मैले सुरुवातमा आफ्नै सोलगानीमा गरेको थिएँ सुरुवात गर्दाखेरि जति बेला मैले धनगढीमा सुरुवात गरेँ त्यति बेला आफ्नैमा गरेका थिएँ र डलधुरा आइसकेपछि अब यहाँ सानो पुँजीले नहुने अनि सुरुमा मलाई ग्रामीण विकास बैङ्कले केही आर्थिक सपोर्ट गर्यो उताबाट म सुरुवात भनेको ग्रामीण विकास बैङ्कबाट हो र पछि ग्लोबल आइएमए बैङ्कले बैङ्कबाट अलिकति मैले थपेर अलिक ठुलो भोल्युममा गएँ गइसकेपछि त्यहाँ अब कृषि कर्जा थिएन व्यवसायिक कर्जा हो त्यसको लगभग सोह्र सत्र पर्सेन्ट कति ब्याज पर्थ्यो ब्याज अर्को थियो त्यति बेला पछि मैले त्यसलाई कृषि अन्तर्गत राख्ने हिसाबले नेपाल बैङ्क लिमिटेडसँग कुराकानी राखिसकेपछि नेपाल बैङ्क लिमिटेडले लगभग दस पर्सेन्ट ब्याज दरमा मलाई कृषि कर्जा उपलब्ध गरायो त्यो अलिकति बढाउनु पर्ने व्यवसाय बढ्दै जाँदा लगानी पनि बढाउनु पर्ने नै रहेछ त्यही आसारमा अगाडि बढियो अब अहिले सरकारले नयाँ नीति के ल्याएको छ भने कृषि अनुदान कृषि कर्जा भन्ने ल्याएको छ त्यो अनुदान कृषि कर्जामा सायद डणलधरामा लगानी भएको अवस्था छैन मैले आफैले पाएको छैन मैले त्यसको बारेमा धेरै ठाउँमा ब्याङ्कका म्यानेजरहरू बसेको ठाउँमा पनि कुरा उठाएको छु र अहिले अब मेरो लगभग एउटा फाइल तयार हुँदैछ र नेपाल ब्याङ्क लिमिटेडले सपोर्ट त मलाई गरेको नै छ उसले लगानी गरेर नै अहिले यो व्यवसाय त्यसमा पुगेको हो र त्यसमा पनि उसले के गरेको छ भने यसलाई नयाँ फाइल पेस गर्यो भने यसलाई लगभग छ पर्सेन्ट ब्याज दरमा छ पाँच पर्सेन्ट पाँच पर्सेन्ट ब्याज ब्याज मैले दिनुपर्ने पाँच पर्सेन्ट सरकारले अनुदान दिने हिसाबले कृषि कर्जा पाँच पर्सेन्टमा अब लगभग हुन्छ भन्नेमा म आशावादी भएको छु अहिले र बैङ्ककै लगभग लगानीमा मैले व्यवसाय गरेको छु तपाईँ अब जिल्ला अपाङ्ग कल्याण सेवा समितिमा पनि आबद्ध हुनुहुन्छ कार्य समितिमा हुनुहुन्छ होइन यो जिल्ला अपाङ्ग सेवा समितिले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूका लागि चाहिँ के के काम गरिरहेको छ जिल्लामा हजुर यसले खास गरेर ओकालतको क्षेत्र हो अपाङ्गताको सवालमा यसले सरकारवालासँग ओकालत गर्ने जस्तो जीविससँग ओकालत गरिसकेपछि जीविसबाट केही फन्ड जिल्ला अपाङ कल्याण सेवा समितिको लागि अथवा अपाङ्गताको क्षेत्रमा अपाङ्गताको क्षेत्रमा के बजेट छुट्याएको छ वार्षिक अहिले वार्षिक रूपमै छुट्टिन्छ र हामीले यसमा के गरेका छौँ भने ओकालत हाम्रो मेन पाटो हो यो जिल्ला अपाङ कल्याण सेवा समितिको प्रमुख काम भनेको ओकालत नै हो साथीहरूको ओकालत गर्ने सम्बन्धित निकायबाट सेवा कसरी उपलब्ध गराउने भन्ने सवाल यसको प्रमुख छ भने अहिले जुन बजेट स्थानीय निकायबाट र महिला तथा बालबालिका कार्यालयमा एउटा सिपिआर भन्ने कार्यक्रम छ त्यो प्लस गरेर तिनवटा निकायबाट जुन बजेट आउँछ त्यसलाई हामीले लगभग तिनवटा क्षेत्रमा लगभग लगानी गरिरहेछौँ जस्तो शिक्षा छ स्वास्थ्य छ अनि क्षमता अभिवृद्धिका कुरा छन् यिनीहरूमा छ भने हामीले मौरी पालनको लागि बगरकोट गाविसलाई पोकेट एरिया बनाएर उतातिर मौरी पालन तालिम प्लस कार वितरण लगभग दुई वर्ष जति गऱ्यौँ त्यहाँ अहिले मौरी पालन चालु छ जारी नै छ र गत साल हामीले कुखुरा पालन सम्बन्धी पनि तालिम दियौँ अहिले साथीहरूलाई के कुखुरा दिएर त्यो काममा पनि अगाडि बढाइरहेका बढाइरहेछौँ अनि त्यस्तै शारीरिक रूपमा अपाङ्गता भएका साथीहरू दृष्टिबिन साथीहरू अब जे जस्तो सु किसिमको सहायक सामग्रीको आवश्यकता छ चेयरदेखि लिएर सेतो छडीसम्म त्यो सा सहायक सामग्री पनि उपलब्ध गराइरहेका छौँ र उहाँहरूको मुद्दालाई जस्तो परिचय पत्र बनाउने क्रममा होला अनि स्वास्थ्यका क्रममा यो हाम्रो उपक्षेत्रीयबाट लिनुपर्ने सुविधाका सवालमा होला अनि त्यस्तै गाविसतिर जिल्लातिर बन्ने जुन भौतिक पूर्वाधारहरू छन् तिनीहरूमा अपाङ्गताको पहुँचका कुरा भए यिनीहरूमा हामीले मुख्य गरेर आवाज उठाइरहेछौँ डडेलधुरा जिल्लाको सन्दर्भमा जति पनि अपाङ्गता भएका व्यक्तिहरू हुन्छ त्यो मध्ये चाहिँ युवाहरू चाहिँ कति हुनुहुन्छ हजुर हामीसँग टोटल पाँच हजार एक सय पचास दुई हजार अठसट्ठीको जनगणना अनुसार पाँच हजार एक सय पचासजना अपाङ्गता भएका साथीहरू टनालधरा जिल्लामा छन् तीमध्ये दुईदेखि ढाई हजारको बिचमा युवा अपाङ्गताहरू भएका साथीहरू छन् जसमा बाह्र चौध वर्षदेखि लगभग चालिस वर्षको उमेरका त्यो त्यो भित्र छन् र उहाँहरूले धेरैजसो पढाइतिर अहिले अहिलेको हाम्रो उसमा के छ भने सिबिआर कार्यक्रम अन्तर्गत शिक्षामा फोकस गरिए अवस्था छ घरबाट यदि घरमै कोही साथीहरू त्यस्तो छ सानो बच्चादेखि अब पढाउन चाहेका छैनन् अभिभावकले भने उनीहरूलाई काउन्सिलिङ गरेर त्यो विद्यार्थीलाई स्कुलसम्म भर्ना गराउने र त्यसमा त्यो बिचका लगभग बिस बाइस वर्षसम्म हाम्रो जेनेरेसनमा अलिकति उमेर बढी भएर स्कुलमा जाने अनि बढी उमेरसम्म स्कुलमै पढिराख्ने अब सबै कसै कुनै साथी मानसिक रूपमा अलिकति कमजोर हुन्छ भने कुनै शारीरिकमा हुन्छ त्यही हिसाबले बिस बाइस वर्षसम्मको साथीहरू त प्रायः स्कुल स्कुले लेभलकै साथीहरू छन् भने त्योभन्दा माथिका बाइसदेखि लगभग चालिसको बिचका साथीहरूले अहिले त्यत्तिकै बसेकै अवस्था छैन सिमूलक तालिम आय आर्जनका तालिमहरू आय आर्जन सम्बन्धी केही सामग्रीहरू यसो हामीले यताबाट वितरण प्लस केही अरू प्रोजेक्टहरूले अनि गाविसहरूले पनि केही सहयोग गरिसकेपछि उहाँहरू कुनै न कुनै सानोतिनो काममा लागेर आफ्नो दैनिक जीवन केही व्यक्तिहरू त्यसमा छन् भने केही व्यक्तिहरूको अवस्था अहिले पनि नाजुक छ धेरै नाजुक अवस्थामा भएका साथीहरू पनि छन् घर घर परिवारको अवस्था पनि कमजोर अनि राज्यले पनि हेर्न नसकेको अवस्था अब यो सामाजिक सुरक्षा भत्ता जुन छ त्यो भत्ता पनि सबैलाई दिन नसकेको अवस्था त्यसले पनि राम्रै राहत दिन्थ्यो त्यो पनि नभएको अवस्था भएको हुनाले ती युवाहरूको लागि आउँदा दिनमा आय आर्जन र आय आर्जन सम्बन्धी तालिम प्लस स्वरोजगारको लागि केही सामग्रीहरू जस्तो अब कम्प्युटर ट्रेनिङ दिइयो उनीहरूसँग कम्प्युटर छैन त्यो दिएर त्यो यहीँ यहीँ सेल आउँछ त्यो त्यहाँसम्म पुग्दैन कम्प्युटरको यो उतातिर मोबाइलको लागि मोबाइल मर्मत तालिम हुन्छ त्यो तालिम दिएरै सिद्धिन्छ पछि उहाँहरूसँग लगानी हुँदैन त्यस्तै बाख्रा पालनको तालिम दिइयो बाख्रा हुँदैन अनि त्यस्तै कुखुरा पालनसम्म तालिम दियो कुखुरा हुँदैन यो यसले गर्दाखेरि अवस्था नाजुक नै छ र अहिले हामीले के गरेका छौँ भने सिबिआर अन्तर्गत केही रकम छ हामीसँग बढी होइन अलिअलि छ त्यसलाई सम्बन्धित ठाउँमा साथीहरूको अवस्था हेरी लगानी गर्ने दुई तिन हजार तिन चार हजार गरेर पनि केही साथीहरूलाई लगानी गरेर स्वरोजगारतिर अगाडि बढाउने प्रयास गरिरहेको छ हुन्छ नि अब शारीरिक अपाङ्गता भएका व्यक्तिहरू त कुनै न कुनै ठाउँमा एडजस्ट भएर सिपमूलक तालिम लिएर यसरी चाहिँ एडजस्ट भएर उनीहरूले आफ्नो आम्दानी स्तर बढाइरहेछन् भनेपछि जो युवा एकदमै तन्दुरुस्त अवस्थामा छ सबै कुराहरू फिट एन्ड फाइन छ त्यस्तो युवाहरूले काम नगरिरहेको अवस्था पनि छ कतिपय अवस्थामा है कतिले चाहिँ काम गर्छन् कतिले काम नगरे अवस्था पनि छ मतलबै नगर्ने खालको पनि छ अपाङ्गता भएका व्यक्तिले त काम गरिरहेछन् होइन भनेपछि त्यस्तो व्यक्तिहरूलाई काम गराउनको लागि चाहिँ के उत्प्रेरणा दिनुहुन्छ तपाईँ हो साँच्चै अहिले हेर्दा युवाहरूमा निराशाको अवस्था बढी छ जोसभन्दा निराशा छ किनभने देशभित्र रोजगारको अवस्था धेरै न्यून भएको विदेश जानलाई ज्याक चाहिने फेरि लगानी पनि चाहिने सबैले विदेशको जाने अवसर पनि नपाउने विदेश जानु वास्तवमै देशको लागि त राम्रो पक्ष होइन देशको युवा शक्ति बाहिरिनु राम्रो पक्ष होइन तैपनि त्यो निराशाले गर्दाखेरि घरमा आएर पनि उनीहरू काम नगर्ने अनि त्यत्तिकै हल्ली राख्ने खालको बढी छ त्यसमा एउटा के छ भने मैले देखेको के छ अहिलेको उसमा मैले यतातिर यो पोल्ट्री फार्मको काम गरिसकेपछि विदेशबाट फर्किएका साथीहरू र अन्य साथीहरू मलाई देखेर पनि धेरैले यो पोल्ट्री व्यवसायमा आएका छन् तपाईँले पनि गर्न सक्नुहुन्छ भने हामी त तन्दुरुस्त छौँ हामी पनि सक्छौँ भन्ने हिसाबले त्यसरी पनि आएछन् भने हामीबाट पनि एउटा सानो काम गर्दाखेरि एउटा कुनै कुनै परिवर्तन दुई चारजनामा भए पनि आयो भने राज्यले एक किसिमको नीति ल्याउनुपर्छ यसको लागि राज्यले स्वरोजगारको नीति ल्यायो त्यसलाई व्यवस्थित गर्न सकेन फेरि अझ त्यस्तै लथालिङ्ग अवस्थामा भयो भने त्यसको लागि युवामा पहिलो सोच त के हुनु पर्यो पर्यो भने मैले आफ्नो लागि आफै गरेर खानु गर्न सक्नुपर्छ भन्ने एक खाले सोच हुनु पर्यो युवाहरूले गर्न सक्छ दोस्रो कस्तो पनि छ भने राज्य पक्षबाट लगानी अलिकति खुकुलो पारिदिनु पर्यो युवाहरूको लागि त्यो भयो भने युवाहरू आफ्नै देशमा आफ्नै गाउँघर गाउँघरमा फर्केर काम गर्न सक्छन् त्यसले त्यो यदि त्यो सम्भव भयो भने देशको पनि विकास हुने अनि युवा जनशक्ति बाहिरिनबाट पनि देशमा आउने हुनाले देश विकासमा त्यसले टेवा पुग्छ भन्ने लाग्छ पक्कै पनि राज्यले अब त्यो खालको नीति चाहिँ ल्याइदिनु पर्यो होइन जसले गर्दाखेरि चाहिँ युवाहरूलाई चाहिँ कुनै एउटा किसिमको भनौँ न अब कुनै किसिमको सानोतिनो सिपमूलक तालिम प्रोभाइड गर्यो भने त्यसलाई चाहिँ दिगो चाहिँ कसरी बनाउने भन्ने खालको नीति पनि ल्याउन जरुरी छ हो कि होइन पक्कै नेपाल जलस्रोतको धनी देश हो धनी देश हो हाइड्रो पावरमा सबैभन्दा कम भनेको उत्पादन गर्न सकेको अवस्था छ नेपालमा नेपालमा दुई चारवटा कल कारखानाहरू हाइड्रो पावरमा नीति नीति नै सबैभन्दा ठुलो कुरो हो नीति राम्रो बन्दैन भने तपाईँको स्रोतले केही हुँदैन स्रोत त हामीसँग छ वन जङ्गलको स्रोत राम्रो छ आयुर्वेदिक कुराहरू यहाँ धेरै हुनसक्छ अनि जलस्रोतका कुराहरू छन् सबै कुराहरू छन् तर नीति त्यति राम्रो बनिरहेको अवस्था छैन नीति बने पनि कार्यान्वयन पक्ष राम्रो छैन र जबसम्म कार्यान्वयन पक्ष राम्रो हुँदैन त्यति बेलासम्म युवाहरूलाई विदेश जानबाट रोक्न सकिने अवस्था पनि कम छ र राज्यले रोजगारका अवसरहरू नेपालमै उपलब्ध गराउनुपर्छ त्यो सरकारी जागिरबाट होइन कि उद्योग धन्दा कल कारखाना जुन ठाउँमा युवाहरू आफ्नै स्व उत्पादनबाट राज्यलाई कुनै कुरा दिन सकोस् राज्यले युवालाई दिने होइन कि युवाले राज्यलाई दिन सक्ने वातावरण राज्यले बनाउनुपर्छ त्यसपछि देश विकास युवाहरूको सबैको विकास हुने अवस्था मैले त्यसरी देखाएको छु अन्तमा अब जति पनि अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ आफ्नो तर्फबाट के सन्देश दिन चाहनुहुन्छ र विशेष गरेर युवाहरू है युवाहरूलाई चाहिँ आफ्नो तर्फबाट के सन्देश दिन चाहनुहुन्छ हजुर मैले अपाङ्गता भएको क्षेत्रमा पक्कै व्यक्ति आफू पनि भएको हुनाले र त्यही क्षेत्रमा आफू काम गरिराखेको पनि हुनाले म अपाङ्गता भएका युवा साथीहरूलाई के भन्न चाहन्छु भने हामी हामीभित्र पनि धेरै कुराहरू छन् जसले गर्दा समाजमा साङ्ग सरह नै हामीले पनि आफ्नो प्रतिष्ठालाई कायम गर्न सक्छौँ आफ्नो दैनिक जीवनलाई अगाडि बढाउन सक्छौँ त्यसैले समाजमा बस्दा आफूमा भएको जुन निराशापन छ त्यसलाई पुरै त्यागी सधैँ पोजिटिभ भएर आफूले पनि समाजको लागि के गर्न सक्छु देशको लागि के गर्न सक्छु व्यक्तिगत विकासको लागि म के गर्न सक्छु भन्ने सधैँ हिम्मत राखी अगाडि बढ्नुभयो भने पक्कै पनि हामी अपाङ्गताको क्षेत्रको विकास हुनेछ र हामीमा पनि व्यक्तिगत रूपमा हामी आफ्नो लागि र समाजको लागि केही गर्न सक्छौँ त्यसैले सधैँ पोजिटिभ हुनुहोस् समाजमा पोजिटिभ भएर अगाडि बढ्नुहोस् भन्ने म सन्देश दिन चाहन्छु अब भएका साथीहरूलाई धेरै धेरै धन्यवाद हामीलाई कार्यक्रममा आज समय दिइदिनु भयो यसका लागि धन्यवाद युनिटी एफएमलाई म व्यक्तिगत रूपमा म आफ्नो धन्यवाद दिन चाहन्छु यस यसर्थमा कि म अपाङ्गता भएको व्यक्तिलाई एउटा उद्यम गरेर खा खाने अपाङ्गता भएको व्यक्तिलाई एउटा रेडियो मार्फत मेरा साथीहरूसम्म मेरो विचारहरू पुर्याउने जुन जम्मरको यहाँले राखिदिनु भयो त्यो अवसर मलाई दिनुभयो त्यसको लागि रेडियो युनिटीलाई म एकदमै धन्यवाद हृदयदेखि नै धन्यवाद दिन चाहन्छु अपाङ्गता भन्ने बित्तिकै मानिसहरूमा एक किसिमको फरक सोच र विचारले प्राथमिकता पाउने गरेको हामी भेट्टाउँछौँ यसरी अपाङ्गता भएका व्यक्तिहरू प्रति हुने गरेको असमान र अपमानजनक व्यवहारले गर्दा उनीहरूको भित्रको मनोबल मात्र होइन उनीहरू भित्रको आत्मसम्मानमा समेत हरास आउने गर्दछ जसको परिणाम स्वरूप पनि उनीहरूले सामाजिक क्रियाकलापहरूमा सक्रियताका साथ समावेश हुन नसकिरहेको स्थिति रहेको हुन्छ जसले प्रत्यक्ष रूपमा उनीहरूलाई समाजबाट बहिष्कार गरेको वा तिरस्कार गरेको भन्ने बुझिन्छ यसरी गरिने हेला र तिरस्कारले अपाङ्गता भएका व्यक्तिहरूमा पर्न जाने मानसिक तनाव तथा मनोसामाजिक असरको प्रभावले गर्दा नै उनीहरूको सामाजिक आर्थिक शैक्षिक राजनैतिक तथा अन्य क्षेत्रहरूको पहुँच र सहभागिताको स्थिति नाजुक र कमजोर बन्न जाने गर्दछ युवा साथी उहाँसँग गरिएको कुराकानीबाट तपाईँहरू अलिकति भए पनि उत्प्रेरित यानि कि मोटिभेट हुनु भएको छ भन्ने कुरा हामी विश्वास गर्दछौँ वास्तवमा शारीरिक रूपमा अपाङ्गता भएर पनि जुन किसिमको व्यवसाय उहाँले सञ्चालन गरिरहनु भएको छ र जुन किसिमले उहाँले आफ्नो आम्दानी आय स्तरलाई बलियो बनाउँदै लगिरहनु भएको छ उहाँले त गर्न सकिरहनु भएको छ भनेपछि तपाईँ युवा साथीहरूले किन नगर्ने किन चाहिँ विदेशकै मात्र मुख ताक्ने हवस् युवा साथीहरू आजलाई कार्यक्रम युथ क्याफेको निर्धारित समय सकिन लागेको छ अर्को हप्ता पनि फरक युवाहरू साथ फरक विषयवस्तु लिएर आउने नै छु आजलाई भने म प्रस्तुता वीरेन्द्रलाई भने आज्ञा दिनुहोस् नमस्कार